जिन्दगी एउटा गीत हो गाउँदै गाउँदै जाऊ जिन्दगी माया प्रीत हो लाउँदै लाउँदै जाऊ अस्पतालमा पोस्टमार्टम गर्ने व्यक्तिको जीवनमा आधारित नेपाली कथानक चलचित्र भुइँ मान्छे यही भदौ दुई गतिदेखि देशभर प्रदर्शन हुँदैछ हेर्न होला है चौबाटो नमस्ते साथीहरू शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा यहाँहरू सबैलाई स्वागत छ म नारायणी खड्का हरेक सोमबार चाहिँ आज पनि नयाँ भाग लिएर आइसकेकी छु आज चौबाटोको चौतिसौँ भाग हो नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो आउनुहोस् एकचोटि फर्केर हेरौँ गएको भागमा आफ्नो बाबुसँग झगडा गरेकी वर्षालाई ज्वरो आउँछ औषधि खाएर भए पनि ऊ कलेज जान्छे कलेजमा टिकट काटिसकेको भन्दै नवीन दाईले वर्षासहित सबैजनालाई लिएर मुभी हेर्न जान्छन् हलमा वर्षाले मिलनलाई देख्छे सीता दिदी गाउँ गएको मौका पारेर मन स्थिर नभएकी वर्षाले सारासँग रक्सी खाने रहर जताउँछे साराले वर्षालाई रोक्ली त आउनु सुनौ नयाँ अङ्क फेरि भन त छत्रपति मदिरा इष्ट छत्रपति छत्रको पति छतको पति अचेल पछि छोरा पाइसकेपछि यही नाम राख्छु ल छत्रपति नाइ नाइ म त छोरी पाउने तिमीलाई छ यो नाम तिम्रै छोराको राख उसो भए तपाईँको छोरीको नाम चाहिँ मदिरा <laughs> खै सक्यो अब फेरि कति छिटो सकिसक्यो कि त्यो भोड्का मात्र नखाइसु न इ यो यो चिप्स पनि खाइसु त इ यहाँ चाउचाउ पनि साँधेको छ न त छिटो लाग्छ क्या फेरि अनि किन खाएको त लागोस् भनेर होइन अहिले नै लाग्यो भने त बर्बाद भइहाल्यो नि रमाइलो गर्नु परेन परो अब नाच्न रेडी नाच्न आउन <laughs> रक्सी खाएपछि सब थोक गर्न आउँछ के नाच्न पनि आउँछ गाउन पनि आउँछ के आँट चाहिएको छ <laughs> कसैलाई प्रपोज हान्नु छ भने नि यही बेला हो क्या कि ज्यापै सोभि सभापति प्रपोज हानिदिने हौ जे बेला पर्ला ल हान्दिने हो त छोडिदेऊ त्यस्ता सोभि सभापति सभापति सभापतिलाई ठोकिदेऊ गोली बिच्याउ प्रधानमन्त्री लाग्यो लाग्यो यस्तो सामान्यले लाग्छ मलाई दिदीलाई लाग्यो यस्तो चाहिँ अब तिन गिलासले लाग्छ मलाई त्यो कोक्नाहरू ल्याऊ मलाई कोक्नाहरू ल्याऊ रमाइलो हुने भयो रमाइलो हुने भयो म स्पिकर लिएर आउँ है बेली डान्स है I will do belly dance ल ल भिडियो खिच्छु ल म भिडियो मलाई हेलो हेलो हेलो को को मलाई चिन्नु भएन मिलनजी पनि तपाईँ तपाईँ अब कहाँ चिन्नुहुन्थ्यो त हामीलाई That's right. You still remember me? How sweet. वर्षा के भयो कसको नम्बर हो यो Nothing. I'm just having fun. तिमी ड्रङ्क हो? No. I'm not drunk. नत्र कोही यसरी कसरी बोल्छ Just just a little bit. What's up? के गरिरह ठिक छ मुभी हेरिरहे oh yeah movie you watch movie was today's movie? Girlfriend सित hmm? वर्षा तिमी अहिले आराम गर भोलि कुरा गरौँला भोलि भोलि never comes tomorrow never comes भोलि भोलि भन्दा भन्दै बोकी जाऊ झोली <laughs> कविता कसको कविता हो ल भन खै थाहा भएन थाहा छैन तिमीलाई थाहा छैन के कवि भन्छ यार आफूलाई ए where is that poem you wrote in India for me I want to hear that poem अहिले यहाँ छैन कि मसित ओ सरी सरी त्यो त्यो त तिम्रो गर्लफ्रेन्डको लागि पो त any anyway how how is she पर्छ कहाँ छौ तिमी अहिले भन न अब उसको बारेमा हामीसँग कुरा पनि नगर्ने तिमी त्यस्तो प्रेसस है तिमी कहाँ छौ वर्षा औ वाइ डु यु केयर कहाँ हो त्यो मात्रै भन न I'm I'm whatever. Why do you care? तिम्रो नजिक कोही छ हो को हुन्छ मेरो नजिक I'm I'm I'm all alone. Abandoned by family, friends. को हुन्छ मेरो नजिक just just tell me your are home I have a home do I do I you where my home you where my family do I have you के के नै केयर गरे जस्तो गर्छ वर्षा तिमीलाई अहिले लागिरहेछ जाऊ सुत प्लिज भोलि कुरा गरौँला म सुतु कि नसुतु तिमीलाई के मतलब Varsha you know what you are the most selfish person I have ever seen in this world you changed you changed I hate you Varsha Varsha मेरो आवाज सुन्दैछु हेलो वर्षा दि दि के भयो के भयो के भयो दिदी भमिट आउनु आउँछ त्यति जान दिन्छु क्या भयो भयो ए लाइसे मुख खकालिसु त मैले हजुरलाई धेरै नखाइसो भनेको थिएँ नि त फर्स्ट टाइम झन् ल इस यहाँ यहाँ पल्टिसु त म कागती पानी बनाएर आइहाल्छु ल एकछिन फोन फोन फोन परेको छैन अहिले फोन सोन जोसुकै होस् ल यो कागती पानी खाइसु त हे भगवान् मम्मीले गर्स्या रहेछ भने त बर्बादै हुन्छ यार फोन मिलन मिलनले गरेको ए अहिले उठाउनु पर्दैन के पानी खाइसु क्या पानी खाइसु ए ए यहाँ अर्को ग्लास <coughs> यता यता यता खै यता आँसु त ए ल यो मुढामा बसिसो अझै आउला जस्तो भइरहेछ हो यो यो धारालाई समातेर बसेछु है म कागती पान लिएर आइहाल्छु नजाऊ नजाऊ अनि काकती पानी खान भने त सन्चो दिदी दिदी ओ अबे रगत पो आयो त हौ ला ला रगत आयो अब के गर्ने दिदी हेलो हेलो हेलो वर्षा म सारा हो सारा वर्षालाई के भयो कहाँ हो तिमीहरू किन फोन नउठाएको यत्रो बेरसम्म दिदीलाई भमिटिङ भइरहेछ कहाँ हो तिमीहरू कहाँ बसेर खाएको रक्सी यसरी भन त घरमा अनि मम्मी मम्मी कहाँ हुनुहुन्छ गाउँ छ वर्षा खोइ त वर्षालाई देऊ न दिदी त बाथरुममा होइसिन्छ दिदीले रगत भमिट गर्छ छ कागती पानी खान देऊ नि त कागती पानीले ठिक गर्छ सके दुई गिलास दुईचोटि नै भमिट गरेर फालिसु अब त कागती पनि छैन सरा सरा हजुर म आए आए सारा के भयो के भयो भन त मिलन मिलन Mă morțu. Mă morțu. Mami. Mă morțu. Didi! Didi! Didi! Didi, pe stare, pe stare. Didi! Didi! चाहिँ खान्छ कि जस्तो लागेको हो तर यसरी रगतै छाड्ने गरेर खाली भन्ने चाहिँ लागेको थिएन चकितै पारी वर्षाले त आउँदो भागहरू कसरी अगाडि बढ्ला वर्षाको रगत छदाइ यत्तिकैमा रहला कि अरू बिसन्जो पनि होला थाहा पाउनको लागि अर्को अङ्क सुन्न होला तपाईँलाई आजको अङ्क कस्तो लाग्यो हामीलाई भन्न नबिर्सिनुहोस् है हामीलाई नाटकको प्रतिक्रिया फेसबुकमा फेसबुक डट कम स्ल्यास सिएचएयुबिएटी चौबाटो ट्विटरमा ड्रामा चौबाटो र एसएचएआइएलई शैली डट थिएटर वान एट जिमेल डट कममा पठाउन सक्नुहुन्छ आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू दुर्गा कार्की समापिका गौतम आर्य न्यौपानेलाई धन्यवाद त्यसै गरी नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी साथै सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै म नारायणी खड्का आजको लागि बिदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सवा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाटो सुन्न नबिर्सिनुहोला Bye bye.